नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा संविधान सभा सदस्य संख्या चार सय एकानब्बे नै कायम गर्न मत भएका छन् यसअघि हिजो बसेको विवाद समाधान कार्यदलले गरेको सहमतिलाई उच्च स्तरीय राजनैतिक समितिले अनुमोदन गरेको हो उच्च स्तरीय राजनैतिक समिति र बैठकमा संविधान सभा संख्यामा यसअघिकै सहमति कायम राख्ने सहमति भएको हो संविधान सभामा प्रतिनिधित्वको लागि न्यूनतम मतको सीमाका विषयमा भने आगामी चौबिस गते बस्ने बैठकले निर्णय गर्ने एमाले अध्यक्ष झरनाथ खनालले जानकारी दिनुभयो यसअघि एकीकृत माओवादी र मधेसवादी दलहरू संविधान सभा सदस्य संख्या छ सय एक बनाउने पक्षमा उभिँदै आएका थिए भने कंग्रेस एमाले लगायतका दलहरू चार सय एकानब्बे जना हुनै पर्ने अडानमा थिए सेना समाजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठकमा संविधान सभा चुनावको मितिका विषयमा छलफल भयो भए पनि निर्णय भने हुन सकेन यसअघि हिजो कंग्रेस सभापति कोइरला र एकीकृत माओवादी अध्यक्ष प्रसन्न बीच तत्काल चुनावको मिति घोषणा गर्ने सहमति भएको थियो दलहरूबीचको विवाद अन्त्यका लागि उच्च स्तरीय राजनैतिक समितिले गत बिहिबार आठ सदस्यीय कार्यदल गठन गरे पनि कार्यदलले मात्र निर्णय गर्न नसकेकाले आज कार्यदल राजनैतिक समितिको संयुक्त बैठक बसेको हो एक प्रतिशत मत ल्याउने दलले मात्रै संविधान सभामा प्रवेश पाउने फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने बन्न पाउने या नपाउने लगायत विषयमा दलहरूबीच अझै विवाद छ राष्ट्रपति डाक्टर रामप्रण यादव र मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच आज भेटवार्ता भएको छ रेग्मी सरकार गठन प्रक्रियाप्रति असहमति जनाउँदै आउनुभएका यादवले राष्ट्रपतिलाई सित निवासमा भेट गर्नुभएको हो नेता यादवले बादाड कफुका आदेश खारेज हुनुपर्ने र समानुपातिक उम्मेद्वारको सिट संख्या घटाई घटाउन नहुने अडान राख्दै आउनु भएको छ रेग्मी सरकार गठन भएपछि राष्ट्रपति यादव केही दिन यता राजनैतिक रूपमा निष्क्रिय देखिनु भएको अवस्थामा नेता यादवसँग उहाँको भेटवार्ता भएको हो ग्यास उद्योगीले आजदेखि डिलरलाई ग्यास बिक्री बन्द गरेका छन् ग्यास उद्योगी संघले घोषणा गरेको चरणबद्ध विरोधको कार्यक्रम अन्तर्गत आजदेखि डिलरलाई ग्यास बिक्री बन्द गरेका हुन् उद्योगीहरूले कमिसन वृद्धि सहज आपूर्ति लगायतका स्वरबन्धी माग राखेर आन्दोलनमा उत्रिएका छन् सरकारले भने उद्योगीहरूका सबै मागहरू पूरा गर्न नसक्ने बताउँदै आएको छ सरकार उद्योगीको आफआफ्नै अडानको कारण पटक पटक बस्दै आएको वार्ता असफल हुँदै आएको छ सरकार उद्योगी बीच आइतबार बेलुका वार्ता भएको भए पनि निष्कर्षविहीन टुङ्गिएको छ अहिले अर्थ उद्योग वाणिज्य तथा मार्फत मन्त्री शङ्कर प्रसाद कोइरालासँग उद्योगीहरूको वार्ता भइरहेको एलपी ग्यास उद्योगी संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताउनुभयो आज सरकारसँग वार्ता सफल नभएमा भोलिदेखि सम्पूर्ण कारोबार ठप्प पार्ने चेतावनी उद्योगीहरूले दिएका छन् लागत खर्च बढेर व्यवसाय सञ्चालनमा कठिन भएको भन्दै उद्योगीले प्रति सिलिन्डर ग्यासमा अठाइस रुपियाँ छत्तिस पैसा बयानब्बे पैसा बनाउनु पर्ने माग राखेका छन् चीनको उत्तर पूर्वी जिलिन प्रान्तमा रहेको एक कुखुरा फार्ममा भएको आगलागीमा पचपन्न जनाको मृत्यु भएको छ आगलागी हुँदा तीन सय मजदुर फार्मभित्र रहेका थिए तीमध्ये एक सय जनाले भागेर ज्यान जोगाएका छन् भने अरू केही मजदुर घाइते भएको चिनिया समाचार संस्था सिन्हाले जनाएको छ फार्ममा एक हजार मजदुर कार्यरत छन् आज बिहानै भएको आगलागी छ घण्टापछि नियन्त्रणमा आएको छ आगलागी के कारणले भएको हो भन्ने बारेमा अनुसन्धान जारी छ र राजधानीमा जारी गोर्खा कप फुटबलमा क्वार्टर फाइनल प्रवेशको लागि आज समूह बेका टिमहरूबीच प्रतिस्पर्धा हुने भएको छ त्रिपुरेश्वरस्थित दस्तुत रङ्गशालामा दिउँसो दुई बजे शुरू हुने पहिलो खेलमा रानी रानीपोखरी कर्णटी आरसिटी र देशभक्त क्लबबीच प्रतिस्पर्धा हुँदैछ जारी खेलमा आरसिटीको तीन अङ्क छ भने देशभक्तले खाता खोल्न सकेको छैन त्यस्तै आज अपरान्ह चार बजे हुने दोस्रो खेलमा थ्री स्टारले विभागीय टिम एपिएफको सामना गर्नेछ समूह बी को शीर्ष स्थानमा रहेको थ्री स्टारको छ अङ्क छ भने एपिएफको तीन अङ्क मात्रै छ हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार